लक्ष्मी भन्नुहुन्छ विवाहको पाँच वर्षमा पाँच रात सँगै बस्दा आकाशका तारा गनेर उल्टै उहाँको जीवन रक्षाका लागि ड्युटी बसेर बिताउनु पर्यो अब त्यस्तो हुन्न भनेर त्यति गरेर बसिसकेपछि म आखिर उसको रातभरि रोएर उसको ड्युटी बस्नु पर्यो मोबाइल कसैलाई फोन गरौँ मोबाइल लुकाइदिएर गोजीमा हालेर अब नजिक परौँ पिट्नु अनि पासो लाउनु खोज्यो सल त खोसेर मैले लुक होटेलमा बस्यौँ हामी सुत्ने बेलामा उहाँले पासो लाउन खोज्नु हत्या गर्नलाई मैले खुसी दिन सक्दिनँ र तैँले मलाई यति माया चाहिँ अहिले चाहिँ हामी दुईजना सँगै पासो भनेर मेरो सल्झिकेर घाँटीमा पासो पनि लाउन थाल्नु मैले केही गरेर बचाएँ मिल्दाको दिनको बेलुकाको कुरा अनि त्यसपछि म साथमा बसेर ऊ झन् तडपिन्छ भने उसलाई माया गर्न त मैले टाढाबाट नि गर्न सक्छु नि अनि त्यसपछि हामी अर्को दिन ससुराल गयौँ त्यो अर्को दिन बेलुका पनि हामी सँगै बसेनौँ कि छुट्टा छुट्टी बस्यौँ र त्यसको नेक्स्ट दिन अब मैले सँगै तपाईँसँगै जान्छु भन्दा जागिर छोड्निन ललाइ फकाइ गरेपछि अब हल्का वास्तविकता थाहा भएपछि त मैले उसलाई तडपाउने कुरा नि भएन धेरै धेरै पीडा दिने चाहन्न थिएँ म र म आफ्नो जागिरमै फर्केको अनि त्यसपछि अब आफ्नो पीडा कसले सुनिदिनु है सामान्य आफ्नो चाहनाहरू मलाई बच्चा चाहियो भन्ने कुरा सामान्य गऱ्यो भने नि उसले विदेशमा गएर आफ्नो भाइ बुहारीसँग कस्तो खालके आइमे त्यो घटिया आइमे आखिर ऊ त मेरो लोग्ने हो मैले इच्छा राख्न पाउने कि नपाउने मैले अस्ति पनि त्यही कुरा गरेँ कि मलाई चाहिँ एकदम चरित्रहीनको रूपमा त्यसरी मलाई एउटा चरित्रहीनको रूपमा हेर्ने कि मैले आखिर उही भनेर मैले यत्रो वर्ष बसेँ कि अरू मर्द पाउँथिनँ मैले उही भनेर बसेपछि आफ्नो चाहनाहरू व्यक्त गर्न पाउने कि नपाउने त्यस्तो कुरामा पनि उसले सानसानो कुरामा लान्छना लगाउने अनि म त्यही उपन्यास सम्झेर मैले त्यो पढेको हुनाले आफ्नो मन बुझाउँथेँ कि प्यासभित्रको विद्रोह प्यासभित्रको विद्रोह एकदम अब आफ्नो पीडा कसले सुन्दिनु है संवेदनशील कुरा त्यसमाथि महिला पीडा चाहिँ प्रवीण जस्ता आम पुरुषकी श्रीमती हुने महिलाहरूको हो तर पनि म तपाईँको नाम ठेगाना गोप्य राख्छु भन्दा लक्ष्मीले भन्नुभयो यो आजसम्म दोबिएको पीडा म वास्तविक नाम ठेगानाका साथ राख्न चाहन्छु तपाईँले मेरो नाम सहित प्रवीण पञ्चबाट मेरो नाम सहित तपाईँले जुन पीडाहरू मैले हजुरसम्म पोखेँ त्यो पीडाहरू सबै हजुरले नाम सहित राखिदिन सक्नुहुन्छ र सक्नुहुन्छ मलाई हेल्प गर्नु जति सक्दो चाँडो उहाँलाई नेपाल झिकाइदिने कोसिस गर्नु आज म कुन हालतमा छु यसरी यी दोषीहरू यसरी लुकिराख्यो भने कति दिन हामी म तडपेर बाँच्ने अब मैले छोड्छु भनेर यो छोड्ने अन्तिम स्टेजमा आउँदा पनि मैले छोड्न नपाउने यसरी लुकेर गइदिएको कारण प्लिज मलाई हेल्प गर्नु उता सम्बन्ध विच्छेदको मिलापत्र गराई पाँच लाख रुपियाँ अहिले दिने र बाँकी किस्तामा बुझाउने कबुल गरेका श्रीमान ठाकुर प्रसाद भन्ने परवीण जिल्ला प्रहरी कार्यालयमा भोलि आउने गरी हिँडेका मान्छे दुई दिनमा भागेर दुबई पुग्नु भएछ यतिका वर्ष त रुवाउनु रुवाए त्यसमाथि यो पछिल्लो पटक पनि लक्ष्मीलाई छक्काएर तडपाउनु तडपाए मैले भन्छु मैले आज पाँच वर्ष मैले वास्तविकता नबुझ्किने अलि सँगै सँगैको भरमा एकरो माया दिन्छु भनेर एकरो लागि पर्दा मैले पाँच वर्षको जिन्दगी त मैले गुमाएँ होइन यो समय जुन मानसिक यातनाले गर्दा म आज आफै रोगी भइसकेँ त्यो अरू महिलाहरूले नगरून् कि समयमै एउटा निचोडमा पुग्न सकुन् कि जुन अहिले मैले भोगेँ मैले आएर यहाँ पनि आएर मैले उसलाई धरधरी रोएर आफ्नो कुराहरू अघि पछि त मैले मैले कहिले आफ्नो कुराहरू राख्न पाइनँ है यहाँ आएपछि मैले एक दुई घन्टाको टाइम सबैसँग मागेर मैले उसलाई एक्लै मैले सारा कुराहरू भने म यस्तो पागल छु मैले अर्कोसँग बिहा गर्नु भनेको अर्कोलाई धोका दिने हो किनकि एउटासँग मन चुडिसकेपछि अर्कोलाई माया माया दिन अलिक गाह्रो हुन्छ कि यसरी उसलाई सबै कुरा भने भनेर नि अब पत्थरलाई केही लाग्दैन खेलाडीलाई केही पनि लाग्दो रहेछ थाङ थाङ्नामा सुताएर भन्छन् नि यसरी हिजो त्यसरी अस्ति भागेर जान सकिन्छ Cheese. उनले लक्ष्मीलाई मात्र छक्काएनन् हर्दिनेटाका समाजसेवी धातानन्द भूषाललाई पनि छक्काए मैले भोलि दिन्छु भनेर कागज गराएका प्रवीणले आफूलाई फसाएको भूषालले बताउनु भयो पाँच लाखको टेन्सनमा चाहिँ त्यो प्रवीण रहेछ ठाकुर प्रसाद पन्तवाना जुन भनिन्छ त्यो रहेछ त्यसपछि म गइसकेपछि ल अङ्कल आउनुभयो अङ्कल जमानी बस्नुहुन्छ म चाहिँ पर्सि पाँच लाख दिन्छु भनेर उसले भन्यो अरू साथीहरूले पनि तपाईँ जमानी बसेर लिएर जानुहोस् पैसा दिन्छु भनेको छ दिन्छ यसले भन्ने कुरा भयो र मैले के भने म जमानी बस्दिनँ आज मेरो राशिफल ठिक छैन र म जमानी बस्दिनँ भनेर भन्दा पनि अरू साथीहरू पनि हाँस्नुभयो त्यसपछि अब अन्तिममा चाहिँ ल ठिक छ तपाईँ जमानी बसिदिनुहोस् केही फरक पर्दैन भन्ने कुरा भइसकेपछि म आफ्नो गाउँको अब सँगै एउटा नजिकैको मान्छे त्यस्तो मान्छेलाई अब त्यहाँ प्रहरी चौकीमा थनाउने कि लिएर आउने भन्ने दुविधामा म परेँ त्यसपछि ठिकै छ उसले पनि पैसा दिन्छु अङ्कल तपाईँले पिर मान्नु पर्दैन मसित पैसा छ भन्ने कुरा गरिसकेपछि म चाहिँ जमानी बसेर मैले चाहिँ काज गरेर आएको परिवारको एक सदस्यकै कारण परिवारका अरू सदस्य कति पीडित हुन्छन् भन्ने हर्दिनेटाका यी पन्थ परिवारको घटनाले छर्लङ्ग पारेको छ त्यो घरमा मात्र होइन सिङ्गो हर्दिनेटा गाउँ छोकाकुल बनाउने प्रवीणकै व्यवहार बन्न पुगेको स्थानीयवासीको ठम्माइ छ प्रवीणसँग विदेशमा हामी सम्पर्क गर्न चाहेका हौ तर सम्पर्क हुन सकेन हुन त उहाँका पनि आफ्नै समस्या र व्यवस्थाहरू होलान् लक्ष्मी भन्नुहुन्छ त्यस्ता समस्याहरू आपसमा साटासाट गर्न सके समाधान हुन्छन् सबभन्दा पहिला त पारिवारिक सम्बन्धलाई सुमधुर बनाएर लैजानुपर्छ होइन अनावश्यक टेन्सनहरू लिनु हुँदैन जुन एउटा त्यो वाइफ हजबेन्ड बस्ने पिरियड टाइम हुन्छ नि त्यसमा चाहिँ कल झगडा कहिले सिर्जना गर्नु हुँदैन र आफ्नो समस्या जे छ नि त्यो खुलस्त एकअर्कामा सेयर गर्दै राम्रो हुन्छ तर्किएर घिडा गरेर आफूलाई मर्द देखाउनको लागि श्रीमतीलाई लान्छना लाएर श्रीमतीलाई हुनी नहुनी बोलेर त्यो गर्नुभन्दा म यस्तो छु यस्तो समस्या कसरी समाधान गर्ने त भनेर त्यो बाटोतर्फ लाग्नु नै बेस हुन्छ मैले भने नि तपाईँलाई पाँच वर्ष मेरो भोगाई जुन जीवन कहानी छ नि त्यसले त मेरो एउटा सिरियल के सिरियल बाई सिरियल एउटा तपाईँको एक दुई वर्ष कन्टिन्यू चल्न सक्ने सिरियल बन्न सक्छ र एउटा ठुलो ग्रन्थ के के भन्छ त्यसलाई जीवनी भन्ने या के भन्ने विवाह त अब वैवाहिक जीवन कस्तो हुन्छ मैले भोग्न पाएको छैन होइन अब एउटा यातना मात्रै भोगेँ म विवाह गर्न चाहिँ चाहन्छु किनकि अब भोलिको लाइफ लाइन त हेर्नु पर्यो कुरा त के भने लक्ष्मीले प्रवीणसँग यौन दुर्बलताको आरोप लगाए पनि उहाँले हालै गुल्मीकी एक किशोरीसँग दोस्रो विवाह गरेको बताइएको छ वास्तविकता के हो त मलाई थाहा छैन है मैले सुने अनुसार उनले जुन बिहा गराइदिने मान्छेहरू हुन् उनले अर्कै मार्फत मैले फोन गराएर लाउड स्कुलमा सुन्दाखेरि म पाँच छ वर्ष विदेश बसेर आएको मान्छे हुँ मैले बिहा गरेँ होइन म अब बिहा गरेर यसरी विदेश लाने यस्तो गर्ने हो बुटोलमा घर छ त्यस्तो भनेर बिहा गरेको भने चाहिँ त्यो केटीले पनि मलाई लाग्छ जहाँसम्म त्यो केटीले पनि छोड्छ किनकि अब एउटा लेडिज वैवाहिक सम्बन्ध के को लागि त वैवाहिक सम्बन्धमा यस्ता समस्या तमाम पुरुष वा महिलामा पनि हुने गरेका समाचार बेला बेलामा तपाईँ हामीले सुनेकै छौँ ती सबै समस्या लक्ष्मीले भने झै प्रवीण जस्तो हिन्ताबोधले गर्सित भएर होइन आत्मबलका साथ उपचार र आपसी समन्वयबाट समाधान हुने कुरा शिक्षित महिला लक्ष्मीका कुराले पनि पुष्टि गर्दछ यस्तो कन्डिसनमा त म के गरौँ मैले एकतर्फी चाहेर त हुँदैन नि ऊ आफै आफ्नै भित्र उसमा पनि आफूभित्रै उसले कहिलेकाहीँ खोल्छ कुराहरू म यति पीडित छु म तिमीलाई कसरी खुसी राख्ने मसँग बोल्न चाहँदा कहिलेकाहीँ अकल झुकल त्यसरी कुरा गर्ने म तिमीलाई कसरी खुसी राख्ने मैले सुरु सुरुमा यी कुराहरू मैले बुझिनँ कि यो के होला अब म श्रीमानको माया पाउनु छ भने के भन्न खोजेँ होला मैले बुझिनँ अनि यस्तै कुराहरू मैले अब मलाई त अब मेरो बिहा भइसक्यो पाँच वर्ष भइसक्यो आफूभन्दा एक दुई वर्षपछिका बच्चा बच्चीहरू हिँड्ने भइसक्यो त्यसपछि मेरो आफन्तले यस्तै कुराहरू केलाउँदै जानुभयो कि अनि तिमीहरूको सम्म सम्बन्ध विदेशबाट त आइरहन्छ आउने फेरि एक एक वर्षमा अनि आएर चाहिँ के छ कसो छ भन्दाखेरि मैले यस्तो यस्तो हाम्रो घरमा यस्तो छ सम्बन्ध हामी बिचको यस्तो छ भन्दाखेरि विदेशबाट आएको लोग्नेले एकछिन बस्न पाएन नि त उसले सम्बन्ध विच्छेद गर्छ भनेपछि तेरोमा केही समस्या छ भनेपछि म केलाउन लाग्छ होइन उसले अन्तरात्मा चाहेको भए त अरू माया त दिन सकिन्थ्यो होला नि यस्तै भए पनि जीवनसाथी चाहिन्छ तपाईँलाई म साथ दिन्छु त्यतिसम्म भनेको मान्छे म हो कि अब उसको मनमा के छ मैले बुझ्न सकिनँ अब पापी हो या यसरी त्यत्तिकै मैले यसलाई तडपाएर पन्छाउँछु भन्ने हो मैले केही बुझ्न सकिनँ त्यही पनि उसमा अलिकति अहमता भएको हुनाले अलिकति घमण्ड भएको हुनाले त्यो घमण्ड तोडौँ कि आज आज यसलाई बिस लाख भने नि मैले आजको यो यो घटनाले उसलाई बार बार तर्सिनी बनाओस् कि मैले यो प्रोसेस चाल्यो भने मैले सक्दिनँ म फेरि लुक्न बाध्य हुन्छु भनेर उसलाई त्यो चेतावनी आओस् भनेर चेतावनी दिनको लागि मात्र यति गर्दैछु म र म एउटा सक्षम छु म आफ्नो खुट्टामा उभिएछु पैसाले हुने पनि केही होइन र मेरो हिजोको जुन अवस्था थियो नि त्यो मेरो फर्केर आउँदैन सिन्दुरले बिटुलो भए पनि समाजले हेर्ने दृष्टि फरक हुन्छ म दोस्रो दर्जामा म पुगिसकेँ कि त्यो पीडालाई केही हदसम्म सान्त्वना गराउनको लागि र उसलाई फेरि यो गल्तीहरू फेरि भविष्यमा नदोरास् भन्नको लागि म यति गर्दैछु कुनै शब्दमा व्यक्त गर्न सक्दिनँ जति मैले भोगेँ जति म एकान्त मैले बाहिर आँसु कसैलाई देखाइनँ जति म एकान्तमा रोएँ नि जति गरेँ नि त्यो पीडा त न त कुनै पैसाले चुकाउन सक्छ न त मैले उसलाई दिएको माया केही गरेँ नि उसले चुकाउन सक्दैन कि म अझै पनि छोड्ने कन्डिसनमा त छैन नि त तपाईँले बुझिसक्नुभयो र समाजको व्यक्तिहरू मार्फत पनि बुझ्न सक्नुहुन्छ यसर्थ यस्ता कुराहरू मनमै च्यापेर आफू पनि पीडित आफ्नो जोडीलाई पनि पीडित नपारौँ त्यो पीडा बाँड्न सकौँ अनि अति गर्नु अत्याचार नगर्नु सम्बन्ध विच्छेदमा उसको घर बेचेर पनि नपुग्ने पैसा दस बिस लाख रुपियाँ प्रवीणले जस्तै दिन पनि नखोजौँ र लक्ष्मीले जस्तो लिन पनि नखोजौँ औसत नेपालीका लागि पाँचदेखि दस लाख रुपियाँ उसको पुरै श्री सम्पत्ति मात्र होइन सिङ्गो जीवन हो पछिल्लो चरण श्रीमान वैदेशिक रोजगार श्रीमती कोही लक्ष्मी जस्ता श्रीमान द्वारा पीडित त कोही पत्नी पीडित श्रीमान भएका कारण सम्बन्ध विच्छेदमा ठुल्ठुलो रकम मलिमलाउ गर्न थालिएको छ भोलि तपाईँको घरमा पनि त्यस्तो ठुलो रकम लिन दिन खोज्दा हर्दिनेटाका पन्थ परिवारको झैँ कुनै सदस्यले ज्यान हाल्न नपरोस् र विदेशमा बस्ने आफन्तलाई त्यस्ता खाले तनाव सिर्जना गर्दा कस्ता कस्ता घटना घट्छन् भन्ने कुराको थोरै भए पनि शिक्षा आज प्रस्तुत यो जीवनको गोरेटोले दिएको होला भन्ने अपेक्षा राख्दै शोकाकुल पन्थ परिवारप्रति समवेदना प्रकट गर्दछौँ बस यस्ता घटना अन्यत्र नघटुन् भन्ने कामना पनि गर्दछौँ श्रोता आजको ओजेलका खबर तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र समाजका अनियमितता भ्रष्टाचार विकृति विसङ्गतिको सूचना समेत दिन आग्रह गर्दछौ त्यसका लागि रेडियो रेसुङ्गा एक सय छ दशमलव दुई मेगा हर्च तमगास गुल्मीमा पत्रचार गर्न सक्नुहुनेछ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य उनासी पाँच बिस नौ नौ चारमा पनि सम्पर्क गर्न सक्नुहुनेछ अवस्था सम्पादन सहयोगी एम खत्रीलाई विशेष धन्यवाद दिँदै म तपाईँको आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते